अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइराला र अमेरिकी राजदूत पिटर बोडे बीच भेटवार्ता एमालेको महाधिवेशन पाँच कम्युनिष्ट बीचको कार्यगत एकता र संविधान जारी गर्ने विषयमा छलफल नेकपा एमालेको नव महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समगत छलफल जारी आगामी दिनमा पार्टी कमिटिको आफ्नै आमदानीको स्रोतमा पार्टीलाई आत्मनिर्भर बनाउने प्रस्ताव रत्नगर नगरपालिकामा आन्तरिक आमदानीको स्रोत नहुँदा सञ्चालनमा समस्या स्रोत साधनको सही सदुपयोग गर्न सके प्रशासनिक खर्च कम हुने सरकारवालाको धारणा विमानस्थलमा विद्युतीय सामग्रीहरूको जाँचबुझमा कडाई गर्न अमेरिकाद्वारा आदेश नाइजेरियामा बोको हरामद्वारा अपहरित साठीजना महिला भागेर बाँच्न सफल र एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली आज दक्षिण कोरिया प्रस्थान विश्वकप फुटबलमा सेमिफाइनलका खेल भोलिबाट सुरु हुँदै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाटसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनितासँगै म ध्रुवराज समाचार विस्तारमा अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोरेले भेटवार्ता गर्नुभएको छ नेपालबाट हालै मात्र अमेरिका जानुभएका राजदूत बोरेसँगको भेटमा कोइरालाले नेपालको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ भेटमा एमालेको महाधिवेशन एकीकृत नेकपा माओवादी सहितका पाँच कम्युनिष्ट पार्टीहरूबीचको कार्यगत एकता र संविधान जारी गर्ने विषयमा छलफल भएको थियो कोइरालासँग बोरेले नेपालमा राजनीतिक ध्रुवीकरणको अवस्था रहेकाले त्यसप्रति सरकारलाई सचेत गराउन आग्रह गर्नुभएको थियो राजदूत बोरेले नेपालमा राजनीतिक दलहरूको बीचमा भएको सहमति कार्यान्वयन नभएसम्म संविधान बन्न सक्ने अवस्था नदेखिएकाले दलहरूबीचको सहमति पहिलो आवश्यकता भएको जानकारी गराउनु भएको छ भेटमा कोइरालाले नेपालमा समयमै संविधान जारी हुने सबै दलहरूसँग सहमति कायम हुने कुरामा शंका नगर्न आग्रह गर्नुभएको छ कोइरालाले आफू उपचारबाट फर्किएपछि संविधान सभामा रहेका र नरहेका सबै दलसँग छलफल गरी समय सीमाभित्रै संविधान जारी गर्ने पक्षमा रहेको जानकारी गराउनु भएको कोइरालासँगै अमेरिकामा रहनु भएकी कंग्रेस नेत्री मृदुला कोइरालाले बताउनु भएको छ उहाँ उपचारका लागि गत असार दुई गते अमेरिका प्रस्थान गर्नुभएको थियो उहाँ साउनको पहिलो साता नेपाल फर्कनुहुने कार्यक्रम तय भएको छ नेकपा एमालेको जारी नवौं महाधिवेशनमा पेश भएका राजनैतिक विभिन्न प्रतिवेदनमाथि आजदेखि समूहगत रूपमा छलफल चलिरहेको छ अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमा आज बिहानदेखि शुरू भएको समूहगत छलफलमा आधाभन्दा बढी समूहले आफ्नो निष्कर्ष बन्द सत्रमा प्रस्तुत गरेका छन् अब केही समयबाट मात्र राजनैतिक प्रतिवेदनको सुझाव आउन बाँकी छ समूहगत छलफलका लागि जुनै उन्नाइसवटा समूह गठन गरी टोली नेता चयन गरिए पनि दुई नेता बीचमा विवाद भएपछि आजबाट समूहगत छलफल शुरू भएको हो हिजो भएको मतदानमा ओली पक्षका नौ र नेपाल पक्षका सात समूह विजयी भएका थिए भने अन्य तीन समूहमा सहमति हुन सकेको थिएन खनालको राजनैतिक प्रस्ताव पारित भएपछि अन्य प्रतिवेदनमा छलफल हुने बताइयो बताइएको छ यता अध्यक्ष खनाल कुनै पक्षबीच नखुले पनि दुवै पक्षले खनाल आफ्नो पक्षमा रहेको दावी गरेका छन् तर धेरै नेताहरूले भने खनाल माधव कुमार नेपाल पक्षको भएको बताएका छन् खनाल नखुल्दा पनि एमाले महाधिवेशनको नतिजामा अड्कल गर्न विश्लेषकहरूलाई समेत गाह्रो भएको छ हिजो भएको खनाल निवासमा खनाल नेपाल बीचको भेटवार्तामा पनि खनाल नखुलेपछि समस्या भएको एमाले नेताहरूले बताएका छन् नेकपा एमाले आगामी दिनमा चन्दा सहयोगलाई प्राथमिकता नदिई पार्टी कमिटिको आफ्नै आमदानीको स्रोतमा पार्टीलाई आत्मनिर्भर बनाउने प्रस्ताव अगाडि सारेको छ ब्रिगुडी मण्डपमा जारी नौ महाधिवेशनमा केन्द्रीय लेखा आयोगका अध्यक्ष डाक्टर पुष्प कणेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पार्टी आर्थिक रूपमा सबल र स्वायत्त हुनुपर्ने चन्दा सहयोग जस्ता कार्यलाई प्राथमिकता नदिई उत्पादनमुखी हुनुपर्नेमा जोड़ दिनुभएको छ एमाले प्रचार विभागका प्रमुख प्रदीप गेवालीले अब पार्टी कमिटिले आर्थिक उत्पादन गर्ने र कार्यकर्ताले राज्यलाई कर तिर्ने कार्यलाई प्रश्रय दिने बताउनु भएको छ एमालेको मुख्य आमदानी पार्टी सदस्यता शुल्क लेबी मन्त्री सांसद तथा राजनीतिक नियुक्तिका लेबी एवं निश्चित समयमा लिइने चन्दा सहयोग हुने गरेको छ पार्टीका सभासद र केन्द्रीय सदस्यहरूले उठाएका मागका विषयमा छलफल गर्न आज कंग्रेस पक्षीय मन्त्रीहरूको छुट्टै बैठक बसेको छ सरकारको नीति तथा कार्यक्रम र सभासदले माग गरेको पाँच करोड़का विषयमा कंग्रेसका मन्त्रीहरूले आज बालवाटारमा छलफल गरेका हुन् लामो छलफलपछि नेपाली कंग्रेसका सभासदहरूले माग गरेको प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड़ रकम सरकारसँग माग गरेपछि कंग्रेस मन्त्रीहरूको बैठक बसेको हो यसअघि नै कंग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त बैठकले सरकारको नीति तथा कार्यक्रम र सभासदको मागका विषयमा सरकारलाई आफ्नो सुझाव पेश गर्ने निर्णय गरेको थियो आज बिहान बसेको कंग्रेस मन्त्रीहरूको बैठकले सरकारले सभासदहरूको माग गरेको पाँच करोड़ दिएमा त्यसलाई कसरी परिचालन गर्ने त्यसका सम्भावना तथा चुनौतीका बारेमा छलफल गरेको एक मन्त्रीले बताएका छन् संविधान सभाको निर्वाचनमा सहभागी भई प्रतिनिधित्व गर्न नसकेका राजनीतिक दलहरूसँग संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले छलफल शुरू गरेको छ नयाँ बन्ने संविधानमा उनीहरूका एजेण्डा समावेश गर्नका लागि वार्ता उपसमितिले छलफल थालेको हो संविधान सभाको निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व गर्न नसकेका करिब एक दलका प्रतिनिधिहरूसँग आज र भोलि छलफल चलाइने उपसमितिले जनाएको छ धेरै दलहरू भएकाले एकैपटक छलफल गर्न नसकिएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनु भएको छ चार दिनदेखि जारी नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बसेको छ पार्टी कार्यालय बुद्धनगरमा जारी आजको बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्र विक्रम चन्दले पेश गरेका छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकेपछि बैठक लम्बिएको हो अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा अनुसार नै अघि बढ्नुपर्ने धारणासहितको प्रतिवेदन पेश गर्नु भएको छ भने सचिव चन्दले फरक ढङ्गबाट जुनैदहमा जानुपर्ने प्रस्तावसितको प्रतिवेदन पेश गर्नुभएको छ राष्ट्रिय जनमोर्चाले संसदीय कोषको रकम हिनामिना र भ्रष्टाचार नहुने गरी व्यवस्था गर्न माग गरेको छ एक विज्ञप्ति निकालेर राष्ट्रिय जनमोर्चाले सभासदले मागेको जनही पाँच करोड़ रूपियाँ नीतिगत रूपमा राम्रो भएको भन्दै विगतमा सांसद कोषको रकम दुरूपयोग र भ्रष्टाचार भएको पाइएको भन्दै त्यसो हुन नदिनेतर्फ विशेष ध्यान दिन माग गरेको छ संसदीय विकास कोषको रकमले विकासलाई देशव्यापी बनाउन मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ राष्ट्रिय जनमोर्चाले प्रत्यक्ष अध्यक्षीय चुनाव जितेकालाई मात्र नभई समानुपातिक तर्फका सभासदलाई पनि पाँच करोड़ रूपैयाँ दिने व्यवस्था नगरी समानुपातिक सभासदलाई पनि दिनुपर्नेमा जोड़ दिएको छ राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ अहिले चुनाव जितेको छैन नेपाल भारत द्विपक्षीय परामर्श समूहको सुरक्षा सम्बन्धी बैठक आज सकिएको छ आज दोस्रो दिनको हिजोदेखि बैठक सुरु भएको थियो बैठकमा विगतमा भएका निर्णयको प्रगतिको समीक्षा गरिएको छ नेपाल र भारतबीच भविष्यमा हुने आपसी सहयोगबारे बैठकमा विचार विमर्श भएको छ बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईले गर्नुभएको थियो पटक पटक भारतीय पक्षबाट अतिक्रमणको चपेटामा पर्दै आएका नवलपरासीका सुस्तावासीले सुस्तामा सरकारसँग सीमाङ्कनका लागि पहल गर्न माग गरेका छन् उनीहरूले सुस्तामा पटक पटक हुँदै आएको भारतीय अतिक्रमण बन्द हुनुपर्ने सुरक्षाकर्मीको सुस्तामा दरिलो उपस्थिति र सुस्तावासीलाई ज्याजती गर्नेलाई कार्यवाही गर्नुपर्ने लगायतका चार बुँदे माग राखेका छन् प्रत्येक वर्ष जेठ असार महिनाको खेती गर्ने समयमा भारतीय पक्षबाट सुस्तामा नेपाली भूमि अतिक्रमण हुने प्रयास हुँदै आएको सुस्तावासी पन्नादेवी मुसहरले बताउनु भएको छ रत्नगर नगरपालिकामा आन्तरिक आमदानीको स्रोत नहुँदा कार्यालय सञ्चालनमा समस्या देखिएको छ आन्तरिक आमदानीको स्रोत नहुनु र प्रशासनिक खर्च बढी हुँदा नगरपालिका चल्न नसक्ने अवस्थामा पुगेको हो रत्नगर नगरपालिकाले आज आयोजना गरेको चालु आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको तेस्रो चौमासीको सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिकाका लेखा शाखा प्रमुख सीताराम पोखरेलले प्रगति विवरण प्रस्तुत गर्दै आन्तरिक आयको स्रोत नहुँदा कार्यालय चल्न नसक्ने अवस्थामा पुगेको जानकारी दिनुभयो प्रशासनिक खर्च बढ्दै जानु नगरपालिका बन्द हुने अवस्थामा पुग्नु हो लेखा शाखा प्रमुख पोखरेलले भन्नुभयो त्यसैले नगरपालिकाको आमदानीको स्रोत बढाउन सबै नगरवासी र सरकारवालाहरू एकजुट हुनुपर्दछ पोखरेलका अनुसार चालु आर्थिक वर्षमा एक करोड छयासी हजार प्रशासनिक खर्च छयासी लाख प्रशासनिक खर्च हुने अनुमान गरिएकोमा दुई करोड एक्काइस लाख अडचालिस हजार खर्च भएको छ यसरी हेर्दा चालु आर्थिक वर्षमा नगरपालिकालाई प्रशासनिक खर्चमा पैँतिस लाख अडचालिस हजार घाटा भएको देखिन्छ त्यस्तै चालु आर्थिक वर्षमा छ करोड उनापचास लाख पचासी हजार बाह्य खर्च हुने अनुमान गरिएकोमा छ करोड अडचालिस लाख तेत्तिस हजार मात्र खर्च भएको छ सो अवसरमा आफ्ना गुनासा राख्दै नगरवासीले कार्यालयमा रहेका कर्मचारीको संख्या कटौती गरी प्रशासनिक खर्च कम गर्न नगरपालिकालाई सुझाव दिएका थिए कल्याण टोल विकास संस्था रत्नगर आठका अध्यक्ष चन्द्रकान्त ओझाले दीर्घकालीन योजनालाई ल्याई व्यावसायिक करको दायरा पर्ने सुझाव दिनुभयो कार्यक्रममा आफ्नो भनाइ राख्दै नगरवासीले विकास निर्माणको काममा नगरपालिकाले तीव्रता दिए तापनि प्राथमिकताको आधारमा नभएको र केहीले विकास निर्माणको काममा आर्थिक पारदर्शिता नभएको गुनासो पनि गरेका थिए सो अवसरमा रत्नगर सातका सन्दीप थापा रत्नगर तिनका शम्भु भक्त थपलिया रत्नगर पाँचका एकनारायण पौडेल रत्नगर दसकी विनिता पौडेल रत्नगर एककी देवकला भट्टराई पार्वती पौडेल लगायतले आफ्ना गुनासो र सुझाव नगरपालिका समक्ष राखेका थिए नगरवासीहरूको गुनासो सुनिसकेपछि नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले नगरवासीका नगरवासीको गुनासो सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो सबै काम नगरपालिकाले गर्न नसक्ने हुँदा सम्पूर्ण नगरवासीको साथ चाहिने उहाँले बताउनुभयो नगरपालिकाले सामान्यत नगरवासीहरूलाई तेत्तिसवटा सेवा सुविधा प्रदान गर्ने गर्दछ कार्यक्रममा रत्नगरमा क्रियाशील विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि विभिन्न सङ्घ संस्थाका प्रतिनिधि नगरवासीको सहभागिता रहेको थियो नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तरुण राज पौडेले सञ्चालन गरेको कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो रत्नगरको बकुलहर चोकमा व्यवस्थित पार्किङको व्यवस्था मिलाउन स्थानीयले रत्नगर नगरपालिका समक्ष माग गरेका छन् स्थानीयवासीको तर्फबाट कल्याण टोल विकास संस्थाले आज नगरपालिकालाई पत्राचार गरी पार्किङको व्यवस्था मिलाउन दस दिनको समय दिएको छ कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाले हस्ताक्षर गर्नुभएको मागपत्रमा भकुलहर चोकमा टेम्पो लगायतका अन्य सवारी साधन अव्यवस्थित तरिकाले पार्किङ गर्दा सवारी आवत जावतमा समस्या भएको दुर्घटना हुने तथा बजार कुरूप देखिएकाले व्यवस्थापनका लागि नगरपालिका समक्ष अनुरोध गरिएको उल्लेख गरिएको छ चोकमा यात्रुको प्रतीक्षाका लागि टेम्पो पार्किङ नगर्न पटक पटक मौखिक जानकारी गराउँदा समेत पूर्वी चितवन टेम्पो व्यवसायी संघले वास्ता नगरेको भन्दै नगरपालिकालाई पहलका लागि अनुरोध गरिएको संस्थाका अध्यक्ष ओझाले बताउनु भएको छ रत्नगरको बकुलहर चोकदेखि चुटपानी पदमपुरसम्म दैनिक एक दर्जन टेम्पो चल्ने गर्दछन् मालपोत कार्यालय भरतपुरमा मालपोत करबाट उठ्ने राजस्वमा वृद्धि भएको छ गत वर्षको भन्दा एक करोड भन्दा बढी राजस्व सङ्कलन भएको जिल्ला मालपोत कार्यालयले जनाएको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा एक्काइस करोड तीस लाख चौध हजार पाँच सय सङ्कलन गरेकोमा दुई हजार सत्तरी एकहत्तरको जेठसम्ममा बाइस करोड छब्बिस लाख उनपचास रुपियाँ राजस्व सङ्कलन भएको मार्बत कार्यालयका अधिकृत बुद्धि कुमार श्रेष्ठले जानकारी दिनुभयो भरतपुरमा नगरपालिकाभित्र एउटै जग्गाको कारोबार पटक पटक हुनाले ग्रामीण भेगमा भन्दा नगरपालिकाभित्र राजस्व बढी सङ्कलन हुने मार्बत कार्यालयले जनाएको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा नगरपालिकाबाट बाह्र करोड छयत्तर लाख बहत्तर हजार सडसठी पैँसठी रुपियाँ राजस्व सङ्कलन भएको छ भने ग्रामीण भेगमा आठ करोड त्रिपन्न लाख बयालिस हजार चार सय एकसठी रुपियाँ राजस्व सङ्कलन भएको छ त्यस्तै मालपत कार्यालयमा अठार हजार पाँच सय सोह्र लिखित पास पनि भएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हाम्रो प्रश्न थियो भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर रहेको भन्ने कंग्रेस नेता अमरेश कुमार सिंहको भनाईमा तपाईँको प्रतिक्रिया के छ ए मोदीको चासोले होला पनि बी आश गरौं भर नपरौं र सी समयले नै देखाउला तपाईँले पठाउनु भएको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 लागि जारी गरिएको हो विदेशका समाचार अमेरिकाले विमानस्थलहरूमा विद्युतीय सामग्रीहरूको जाँचबुझमा कडाई गर्न आदेश दिएको छ आन्तरिक सुरक्षा हेर्ने निकायले यात्रुहरूलाई विद्युतीय सामग्री खोलेर हेर्न र काम नगर्ने अवस्थामा रहेको विद्युतीय सामग्री बोकेर विमानमा चढ्न नदिने बताएको छ अमेरिकाले आतंकवादी हमलाको चेतावनीको प्रतिक्रिया स्वरूप नयाँ सुरक्षा उपाय अवलम्बन गरेको हो सिरिया र यमनका इस्लामवादी लडाकुहरूले विमानस्थलको सुरक्षा जाँच चल्न सक्ने बमहरू निर्माण गरिएको गुप्तचरी सूचनाका आधारमा पछिल्लो निर्णय आएको हुन सक्ने अनुमान गरिएको छ अमेरिकी हवाई सुरक्षा हेर्ने निकाय ले ब्याट्री सहित सही रहेको प्रमाणित गर्न विमानस्थलको सुरक्षा जाँचमा खटिने अधिकारीहरूले यात्रुहरूलाई आफ्नो मोबाइल फोन र कम्प्युटर खोल्न लगाउन सक्ने बताइएको छ चार्ज नरहेका वा अन्य कारणले काम नगर्ने उपकरण बोकेर विमानमा चढ्न नदिने र त्यस्ता यात्रुको थप जाँच गर्ने जनाइएको छ कडा जाँच सम्बन्धी अमेरिकी मागहरू बेलायत फ्रान्स र जर्मनीले पूरा गर्ने बताएका छन् नाइजेरियामा गत महिना विद्रोही लडाकु समूह बोकोहरामद्वारा अपहरित जना महिला भागेर बाँच्न सफल भएका छन् इस्लामिक विद्रोही संगठन बोकोहरामले गत महिना उत्तरी बोर्नु राज्यको दाम्बोबाबाट अडसठी जना महिलालाई अपहरण गरेको थियो विद्रोहीहरू दाम्बोबा नजिकै रहेको सैनिक क्याम्पमा आक्रमण गर्न गएका बेला उनीहरू भाग्न सफल भएका हुन् भागेर आफ्नो घर पुग्न सफल भएको बताइएको छ उता नाइजेरियाको सेनाले आफ्नो पचास भन्दा बढी विद्रोही मारिएको बताएको छ बोकोहरामले गत महिना अपहरण गरेको दुई छात्रालाई भने अझै छाडेको छैन खेल समाचार एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली आज दक्षिण कोरिया प्रस्थान गरेको छ अन्डर सेभेन्टिन स्वर्ण प्रतियोगिता समेत रहेको अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीको लागि गएका खेलाडीहरू आज राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा सदस्य सचिव युवराज लामाले विदाय गर्नुभयो प्रशिक्षणको लागि बाइस खेलाडी र छजना पदाधिकारी दक्षिण कोरिया गएका हुन् नियमित अभ्यास बाहेक नेपाली टोलीले कोरियाको राष्ट्रिय टोलीसँग एउटा र अन्य युवा टिमसँग अभ्यास खेल खेल्नेछ एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपमा सेमिफाइनलमा पुगेका नेपालले अर्को वर्ष चिलीमा हुने विश्वकप अन्डर सेभेन्टिनमा सनट हुनेछ दुई साताको अभ्यास खेलका क्रममा नेपाली टोली त्यहाँको एकाडेमीमा नै रहनेछ दुई हप्ता दक्षिण कोरियामा प्रशिक्षण लिँदै नेपाली टोली जुलाई एक्काइसमा नेपाल फर्कने इन्फाले जनाएको छ र ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनल चरणको खेल सकिएको छ ब्राजिल जर्मनी अर्जेन्टिना र नेदरल्याण्ड अन्तिम चारमा पुगेका छन् अब सेमी फाइनलमा खेल भोलिबाट हुनेछ पहिलो सेमी फाइनलमा ब्राजिल र जर्मनी भिड्नेछन् भने पर्सि हुने अर्को सेमी फाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्नेछ बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइराला र अमेरिकी राजदूत पिटर बोले बीच भेटवार्ता एमालेको महाधिवेशन पाँच बीचको कार्यगत एकता र संविधान जारी गर्ने विषयमा छलफल एमालेको नव महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि समगत छलफल जारी आगामी दिनमा पार्टी कमिटिको आफ्नै आमदानीको स्रोतमा पार्टीलाई आत्मनिर्भर बनाउने प्रस्ताव रत्नगर नगरपालिकामा आन्तरिक आमदानीको स्रोत नहुँदा कार्यालय सञ्चालनमा समस्या स्रोत साधनको सही सदुपयोग गर्न सके प्रशासनिक खर्च कम हुने सरकारवालाको धारणा विमानस्थलमा विद्युतीय सामग्रीहरूको जाँचबुझमा कडाई गर्न अमेरिकाद्वारा आदेश नाइजेरियामा बोकरामद्वारा अपहरित साठीजना महिला भागेर बाँच्न सफल र एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली आज दक्षिण कोरिया प्रस्थान विश्वकप फुटबलमा सेमिफाइनलका खेल भोलिबाट सुरु हुँदै अवस्था साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी अनितासँगै ध्रुवराज विदा भई नमस्कार यस अर्पण बुलेटिनको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथ का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस मान आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited Narayangarh phone zero का लागि सुन हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोरा पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष घोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने